अब समाचार विस्तारमा प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काङ्ग्रेसले आज गलकुत नगरपालिकामा विरोध सभा सम्पन्न गरेको छ नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्धमा आज गलकुत नगरपालिकाको प्रत्येक ओडामा विरोध सभा सम्पन्न भएको हो गलकुत नगरपालिका वडा नम्बर एकको विरोध सभा कार्यक्रमले सम्बोधन गर्दै नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य मुकुन्द सिंह भण्डारीले अहिलेको केपी सरकारले असंवैधानिक र अप्रजातान्त्रिक कदमको विरोध विरुद्धमा बाध्य भएर विरोध सभा सञ्चालन गर्नु परेको बताउनुभयो जसले गर्दा भोलिको दिनमा केपी सरकारको पटन निश्चित रहेको र नेपाली जनताले बलिदानपूर्वक ल्याएको समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कुल्चेर अधिनायकवादी र फासी वादी मार्गमा हेर्दै गर्दा कतै नेपालमा फेरि तानासाई विरुद्ध पुनः नेपाली जनताले सङ्घर्ष गर्नुपर्ने त होइन भन्ने शङ्का उब्जेको बताउनु भएको थियो कार्यक्रममा नेपाली काङ्ग्रेस पूर्व जिल्ला सदस्य हिरा काउचा कार्यपालिका सदस्य नारायण नेपाली नेपाली काङ्ग्रेस गलकोत नगरपालिका वडा नम्बर एकका सदस्य युवराज सुवेदी लगायतले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो विरोध सभा नेपाली काङ्ग्रेस गलकोट नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष गलकुट नगरपालिका वडा नम्बर एकका अध्यक्ष सुविधा हिराबहादुर खड्काको अध्यक्षता उपाध्यक्ष भीम थापाको स्वागत तथा सचिव धना खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो यसैबीच गलकुट नगरपालिका वार्ड नम्बर नौको विरोध सभा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस सभापति नारायणध्वज मल्लले अहिलेको प्रधानमन्त्रीले आफै संविधान बनाएर संविधान विपरीत काम गर्नुभएको हुनाले सम्पूर्ण नेपाली काङ्ग्रेसले केन्द्रदेखि गाउँसम्म विरोध कार्यक्रम गर्नुपर्ने बताउनुभयो दुई तिहाईको सरकारले अहिले नेपाली जनताका अगाडि हत्या हिंसा बलात्कार भ्रष्टाचार गरेर नेपाली जनतालाई भ्रममा पारेका कारण विरोध कार्यक्रम सञ्चालन गरेको बताउनुभयो कार्यक्रममा नेपाली काङ्ग्रेस वार्ड नम्बर नौका कार्य समिति सदस्य इन् इन्जु प्रसाद खरेल तरुण दलका विवेक खरेल टोल समितिका सभापति एमलाल सापकोटा वडा सदस्य अम्बिका सापकोटा गलकोट नगरपालिका वार्ड नम्बर नौका वडा अध्यक्ष तेजबहादुर थापाले मन्तव्य राख्नुभएको थियो विरोध सभा नेपाली काङ्ग्रेस वडा नम्बर नौका सभापति एगी प्रसाद सापकोटाको अध्यक्षता पूर्व सभापति सुविधा तिलक बहादुर सापकोटाको स्वागत तथा सदस्य झविन्द्र सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो यसैबीच गलकुट नगरपालिका वार्ड नम्बर दसको विरोध सभा कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन क्षेत्र नम्बर दुईका बागलुङका सचिव तिलक घरतीले संविधानको रक्षा गर्न सम्पूर्ण नागरिक एक हुनुपर्नेमा जोड दिनुभएको थियो उहाँले उहाँले कम्युनिष्ट सरकार संविधानको मूल्य मान्यता विरुद्ध उद्धत रहेको बताउँदै अधिनायकवादी प्रवृत्ति देखा परेको समेत बताउनुभयो कार्यक्रममा पूर्व महाधिवेशन प्रतिनिधि सभा प्रतिनिधि राधिका पुन नेपाल विद्यार्थी सङ्घ बागलुङका पूर्व अध्यक्ष कमल सिरिस नेपाल प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल भूतपूर्व सैनिक सङ्घ महिला प्रतिनिधि नेपाल दरुण दलका प्रतिनिधि मानसिंह छन्त्याल पूर्व गाविस अध्यक्ष याम काउचा लगायतले मन्तव्य राख्नुभएको थियो विरोध सभा नेपाली काङ्ग्रेस गलकुट नगरपालिका वार्ड नम्बर दसका सभापति देवराज पुनको अध्यक्षतामा सचिव दिप घरतीको स्वागत तथा ज्ञान सिरिसले ज्ञान सिरिसको सञ्चालनमा सम्पन्न भएको थियो यसैबीच गलकोट नगरपालिका वडा नम्बर दुईको विरोध सभा तेजेन्द्र पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ त्यस्तै गलकोट नगरपालिका वडा नम्बर तिनको विरोध सभा यामबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता वडा नम्बर चारको विरोध सभा डिलाराम शर्माको प्रमुख आतिथ्यता वडा नम्बर पाँचको विरोध सभा घनश्याम गौतमको प्रमुख आतिथ्यता वडा नम्बर छको विरोध सभा ढोर्व गौतमको प्रमुख आतिथ्यता वडा नम्बर सातको विरोध सभा उमेश गौतमको प्रमुख आतिथ्यता वडा नम्बर आठको विरोध सभा महाधिवेशन प्रतिनिधि मन्जु शर्मा चालिसेको प्रमुख आतिथ्य आतिथ्यता वडा नम्बर एघारको विरोध सभा नेपाल महिला संघका केन्द्रीय सदस्य तथा गलकुट नगरपालिकाका नगर उपप्रमुख रेणुका कौशाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ताराखोला गाउँपालिका वार्ड नम्बर एक माझखर्क क्षेत्रको उत्पादनशील खेतबारीको माटोमा अम्लेपनको मात्रा बढी पाइएको छ धौलागिरी बोमकी क्याम्पस बागलुङ विज्ञान सङ्घका स्नातक तह चौथो वर्षमा अध्ययनरत छात्र श्याम गैरीले गरेको माटोको नमुना परीक्षणमा अम्लेपन बढी भेटिएको हो गैरीले गहुँ खेतीका माटोमा चाहिने खाद्य पदार्थ नाइट्रोजन फस्फोरस पोटासियम ब्रोन्जिन विद्युत विद्युतीय धारको नमुना परीक्षण गरेका थिए पिएच स्केलमा माटोको अम्ले र क्षेत्रीय गुण परीक्षण गर्दा अम्लेपन छ दशमलव चार प्रमाणित भएको थियो प्रोजेक्ट वर्कको रूपमा गैरीले नौ महिना लगाएर माझखरको क्षेत्रको विस्थानको माटो परीक्षण गर्नुभएको थियो परीक्षण भएको माटोमा अर्ग्यानिक म्याटर बढी पहिचान भएको छ उक्त तत्त्वले बिरुवालाई ठुलो बनाउन सहयोग गर्दछ गैरीका अनुसार उक्त माटोमा जिन र ब्रोन तत्त्वको मात्रा कमी हुँदा बोट ठुलो भए पनि दाना सानो नहुने पहिलो रोग लाग्नुका साथै फलकुने वा झर्न झर्ने समस्या हुने बताउनुभयो उक्त क्षेत्रको खेतीयोग्य जमिनमा कृषि चुन र जैविक मलका प्रयोगलाई बढाउनु बढाउनु पर्ने पृथ्वी नारायण क्याम्पस पोखरा रासायन शास्त्र विभागका प्रमुख प्राध्यापक डाक्टर एडी मिश्रको सुझाव छ माटोको नमुना परीक्षणले अम्लिएपनको मात्र बढी देखिन्छ उहाँले भन्नुभयो व्यावसायिक उत्पादनका लागि माटो सुधार गर्नुपर्ने सुझाव छ धौलागिरी बहुमुखी क्याम्पसमा भएको प्रोजेक्ट ओक प्रेजेन्टेसनमा बोल्दै उहाँले अध्ययनलाई सैद्धान्तिक भन्दा पनि बढी व्यावहारिक र अनुसन्धानमूलक बनाउन उहाँले आग्रह गर्नुभयो स्थानीय तहको समन्वयमा माटो बोट बिरुवा खनिज ढुङ्गा पहाडी चट्टान दुध तेल पानीको विषयमा पनि अनुसन्धान गर्न उहाँले आग्रह गर्नुभयो धौलागिरी बोमकी क्याम्पसले विज्ञान विषयमा स्नातक तह कक्ष सञ्चालन गरेपछि पहिलो पटक रिसर्च बेस अध्ययन भएको क्याम्पस प्रमुख प्राध्यापक डाक्टर रामप्रसाद उपाध्यायले बताउनुभयो सीमित स्रोत साधनका बीच पहिलो पटक सैद्धान्तिक ज्ञानलाई व्यावहारिक बनाउने कोसिस भएको छ उहाँले भन्नुभयो स्थानीय तहले सहयोग गरेको खण्डमा अन्य क्षेत्रमा पनि अनुसन्धान गर्न सकिनेछ बालबालिकामा गरेको लगानी ल्याउँछ सुनाउनु बिहानी भन्ने उद्घोषका साथ बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणा सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम आज गलकुट नगरपालिका वडा नम्बर दस पाण्डवखानीमा सम्पन्न भएको छ कार्यक्रममा गलकुट नगरपालिकाका नगर शिक्षा अधिकारी रोड्र नारायण सापकोटाले कार्यक्रमको बा आवश्यकताबारे प्रश्न पार्नु भएको थियो कार्यक्रममा गलकुट नगरपालिका वडा नम्बर दसले आगामी वर्ष दुई साल कार्तिक मसान्तसम्म बालमैत्री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 Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कार्गो मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भको पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director Pangolin travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् गलकुट खबरमा छोटो व्यावसायिक विश्रामपछि फेरि खबरकै सिलसिला मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम गलकुट नगरपालिका खोरा नम्बर आठ स्थित जनजागृति माध्यमिक विद्यालय र शिव माध्यमिक विद्यालयमा सम्पन्न भएको छ सम्भाव्य फाउन्डेसन र रोट्रिया क्लब अफ माउन्ट एभरेस्टको आयोजनामा मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो कक्षा सात आठ र नौ सात आठ नौ र दसको विद्यार्थीले मानसिक स्वास्थ्य भनेको के हो किन महत्त्वपूर्ण छ मानसिक स्वास्थ्यको कसरी ख्याल राख्ने मानसिक रूपमा विद्यार्थीहरू स्वयं आफू कति खुसी छु भन्ने विषयमा विद्यार्थीसँग अन्तर्क्रिया सञ्चालन गरिएको थियो कार्यक्रममा के कुराले गर्दा पढाइमा असर परेको छ भन्ने विषयमा मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने मनोसामाजिक परामर्शदाताले सहजीकरण गर्नुभएको थियो बागलुङ दुध दुध उत्पादनमा आत्मनिर्भर जिल्ला हो यहाँका किसानले सहकारी र समूहमा आबद्ध भएर दुधको उत्पादन तथा बजारीकरण गरिरहेका छन् दुधको उत्पादन बढाउने र किसानलाई थप व्यावसायिक र आत्मनिर्भर बनाउनका लागि भेटेनरी अस्पताल तथा पशु पशुविज्ञ केन्द्र बागलुङले दुग्ध उत्पादन किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गर्न थालेको छ केन्द्रले सहकारी मार्फत दुग्ध उत्पादक किसानलाई प्रति लिटर दुई रुपियाँ पचास पैसाको दरले अनुदान उपलब्ध गराउने भएको हो सार्वजनिक सूचना मार्फत किसानका समूह वा सहकारी मार्फत केन्द्रले प्रस्ताव आह्वान गरेको थियो अहिलेसम्म जिल्लाभर आठवटा सहकारीले अनुदानका लागि प्रस्ताव पेश गरेका छन् गण्डकी प्रदेश सरकारको उत्पादनको आधारमा अनुदान दिने नीति अनुरूप यो वर्ष किसानले चालिस लाख रुपियाँ पाउँदैछन् आठवटा सहकारीमा आबद्ध उपलब्ध आठ जना किसानले अनुदान पाउने पशु स्वास्थ्य अधिकृत केशव पौडेलले बताउनुभयो अनुदानलाई किसानसम्म पुर्याउने केन्द्र पुर्याउन केन्द्रले दुध उत्पादन र बजारीकरणको मापदण्ड बनाएको छ गत आर्थिक वर्षमा तीनवटा सहकारीले मात्रै मापदण्ड पुरा गरेर अनुदान पाए पौडेलले भन्नुभयो यो वर्ष किसान र सहकारीमा उत्साह देखिन्छ सबैले मापदण्ड पुरा गरेर प्रस्ताव पेश गरेका छन् केन्द्रले दिने अनुदान पाउनका लागि सहकारीले एक महिनामा कम्तीमा दुई सय लिटर दुध उत्पादन र बिक्री वितरण गर्नु गरेको हुनुपर्ने मापदण्ड छ हरेक महिना सहकारी मार्फत बिक्री गरेको दुधको परिणाम अनुसार अनुदान रकम प्रदान गर्ने पौडेलले बताउनुभयो गत आर्थिक वर्षमा काली गण्डकी दुग्ध उत्पादन सहकारी नमुना दुग्ध उत्पादक सहकारी र बागुङ पौष स्रोत विकास फार्मले अनुदान पाएका थिए अहिले पेश भएका सबै प्रस्तावले अनुदान पाउँछन् बजेट पर्याप्त भएकाले समस्या हुँदैन उहाँले भन्नुभयो अझै धेरै किसान पहिचान मापदण्ड बाहिर हुनुहुन्छ उहाँहरू समेत आउने क्रम जारी छ दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारी मार्फत किसानले प्राप्त गर्नेछन् उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएका केन्द्रले जनाएको छ किसानले पाउने अनुदान रकम चौमासिक भुक्तानी हुनेछ उत्पादन र बिक्री वितरणको वितरणको तथ्याङ्क सहकारीले राख्नेछ सहकारीले पठाएको तथ्याङ्कको आधारमा केन्द्रले सिधै खातामा रकम जम्मा गरिदिन्छ बजार मूल्य कम हुँदा समेत किसानलाई अनुदानले उत्साह थप्छ काली गण्डकी सहयोगी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले भन्नुभयो सहकारीबाट पाउने बोनस र अनुदानले किसान उत्साहित छौँ बागलुङमा दैनिक दुई हजार लिटरभन्दा धेरै दुध उत्पादन हुने गरेको छ जिल्लाभित्रका ससाना बजारका अलवा यहाँको दुध छिमेकी जिल्लाहरूमा समेत निर्यात हुने गरेको छ जिल्लाको जैमिनी बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका अधिकांश किसान दुध दुध उत्पादन तथा बजारीकरणसँग जोडिएका छन् गलकुट नगरपालिका बडीघाट र बरे गाउँपालिका समेत दुधको उत्पादन र बजारीकरणको प्रयास थालेका छन् एनएबीबीट खबरसँगै साँझ सात बजेको गलकुट खबर हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक नेपाली काङ्ग्रेसद्वारा गलकुटका प्रत्येक ओडामा विरोध सभा सम्पन्न ताराखोलाको खर्कमा माटोमा अम्लेपन बढी बानमय स्थानीय शासन नीतिगत अवलम्बन तथा गोषणा सम्बन्धी एउटा स्तरीय अभिमुखीकरण कार्यक्रम पाण्डवखानीमा सम्पन्न र बागलुङमा दुध उत्पादनको आधारमा अनुदान किसान उत्साहित एनएबिबिट खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयौँ ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस् नमस्कार